मदिरा सेवन गरेका सरकारी कार्यालयका निमित्त प्रमुख सेवा गृहलाई दुःख दिँदै गर्दा कार्यालयमै भेटिए नौजना दरबन्दी परिपूर्ति भएको कार्यालयमा दुईजना मात्र हाजिर डडेलधुरा जिल्ला सदरमुकाममा आयोजित दुई दिने जिल्ला शिक्षा सम्मेलन सम्पन्न संघीय शिक्षा संरचनामा शिक्षाको विकासका लागि पन्ध्र बुधे डडेलधुवा घोषणा पत्र जारी आगामी शैक्षिक सत्रमा सुदूरपश्चिममा पाठ्य पुस्तक अभाव नहुने सात लाख पाठ्य पुस्तक क्षेत्रमा आइपुग्यो र कैलाली सुदूरपश्चिममै सबैभन्दा बढ़ी भ्रष्टाचार हुने जिल्ला हुस्सु तथा कुलोसँगै चलेको शीतलहर र कठ्याङ्ग्रिने जाडोले पश्चिम तराईको जनजीवन प्रभावित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot इनबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सेवाग्राहीको भीड़ हुने डडेलधुवाको एक सरकारी कार्यालयको जिम्मेवारी सम्हालेका व्यक्तिले मदिरा सेवन गरी कार्यालयमा उपस्थित भई सेवाग्राहीलाई दुःख दिइरहेको अवस्थामा भेटिएका छन् मालपुत कार्यालय डडेलधुवामा निमित्त प्रमुखको जिम्मेवारी पाएका कृतसुयन धामी हिजो मादक पदार्थ सेवन गरी सेवाग्राहीलाई दुःख दिइरहेको अवस्थामा भेटिएका हुन् मादक पदार्थ सेवन गरी केही दिनदेखि निरन्तर रूपमा कार्यालयमा उपस्थित हुँदै आएका निमित्त प्रमुख धामी सेवाग्राहीलाई अनावश्यक दुःख दिइरहेको अवस्थामा भेटिएका हुन् मादक पदार्थ सेवन गरी नशा लागेको अवस्थामा रहेका धामीले आवश्यक दुःख दिइरहेको सेवाग्राहीले रेडियो युनिटीलाई खबर गरेपछि रेडियोको समाचार शाखाको टोली त्यहाँ कार्यालयमा पुग्दा उनी मादक पदार्थ सेवन गरी सेवाग्राहीलाई दुःख दिइरहेको अवस्थामा भेटिएका हुन् कार्यालयका कर्मचारीका अनुसार निमित्त प्रमुख धामी तीन चार दिनदेखि निरन्तर मदिरा सेवन गरी कार्यालयमा उपस्थित हुँदै आएका थिए कार्यालय प्रमुखको रूपमा रहेका नायब सुब्बा अशोक सार्कीले काजविदा लिएर गएपछि धामीलाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरेका थिए तर निमित्तको जिम्मेवारी पाएका धामीले दुई दिनदेखि मालपोत कार्यमा कामको लागि धाइरहेका सेवाग्राहीको सबै काम सम्पन्न भई ती निमित्त कार्यले प्रमुखको हस्ताक्षर आवश्यक रहेको अवस्थामा हस्ताक्षर नै नगर्न थालेपछि सेवाग्राही आक्रोशित भएका थिए अन्य फाँटमा प्रक्रिया र काम सम्पन्न गरी सहीको लागि मात्रै निमित्त प्रमुखको कक्षमा पुग्ने गरेका सेवाग्राहीको हस्ताक्षर नै नगर्न थालेपछि उनीहरू आक्रोशित भएका थिए लगतै जिल्ला प्रशासन कार्यालयमा पनि खबर भएपछि जिल्ला प्रशासनबाट बलबाट गएको टोलीले ती निमित्त प्रमुखका कारण काम रोकिएका सेवाग्राहीहरूको काम गर्न लगाएको थियो तर प्रशासन तर पहिलो पटक त्यस्तो अवस्थामा भेटिएका धामीमाथि कुनै कार्यवाही भने नगर्ने जिल्ला प्रशासनले संकेत गरेको छ उनलाई सम्झाइ बुझाइ गरिएको छ कार्यालय प्रमुख रहेका सार्कीले भने मंगिर एक्काइस गतिदेखि हिजोसम्म काज बिता देखिएको छ यसैबीच सोही कार्यालयका लेखापाल हरिशंकर जोशी बिना जानकारी मंगिर दस गतिदेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको छ सोह्रजनाको दरबन्दी रहेको उक्त कार्यालयमा नौजनाको दरबन्दी परिपूर्ति भएकोमा महापसे गरेका कर्मचारी सहित दुईजना मात्रै कार्यालयमा उपस्थित रहेका थिए डडेलधुवा सदरमुकाममा आयोजित दुई दिने जिल्ला शिक्षा सम्मेलन हिजो सम्पन्न भएको छ संघीय शिक्षा संरचनामा शिक्षा नीति संरचना र कार्यक्रम सम्बन्धी दुई दिने सम्मेलन पन्ध्र बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो देश संहितामा गएपछि जिल्लाको शिक्षा नीति संरचना र कार्यक्रम कस्तो हुने भन्ने विषयमा दुई दिनसम्म वृहत छलफल गरी पन्ध्र बुधा सहितको डडेलधुवा घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो जिल्लाको शैक्षिक सुधारको लागि सम्मेलनबाट दुई दिनसम्म सहभागीहरूबाट आएका सुझावहरूको निचोड निकाल्दै सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय डोटीका निर्देशक लालजन चौहानको उपस्थितिमा जिल्ला शिक्षा अधिकारी वसन्त कुमार खत्रीले पन्ध्र बुधे घोषणा पत्र पढेर सुनाउनु भएको हो डडेलधुरा घोषणा पत्र नाम दिएको उक्त घोषणा पत्रमा मुख्य बुदाको रूपमा साक्षरता पहुँच गुणस्तरीयता र पाठ्यक्रमलाई समावेश गरिएको छ पहिलो बुदाको रूपमा साक्षरता कार्यक्रम प्रभावकारी कार्यान्वयन तथा साक्षर प्रमाणीकरण समेत गरी पूर्ण साक्षर गराउन हामी प्रतिबद्ध रहनेछौ भनेर उल्लेख गरिएको छ दोस्रो बुदामा विद्यालय शिक्षामा सबै बालबालिकाको सहज पहुँच पुर्याउन समावेशीकरणको अवधारणालाई आत्मसात गर्दै निशुल्क पाठ्य पुस्तक पाठ्यक्रम दिवा खाजा व्यवस्था आवासीय विद्यालय जस्ता पक्षको व्यवस्थापन गर्ने भनेर राखिएको छ यस्तै तेस्रो बुधाको रूपमा शिक्षा शिक्षक संघ आबद्ध कर्मचारी एवं सरोकारवाला पक्षको छोराछोरीलाई सरकारी विद्यालयमा अध्यापन गराउन अनिवार्य गर्न प्रोत्साहित गर्दै सरकारी र निजी विद्यालयको पाठ्यक्रममा एकरूपता ल्याउने भन्ने उल्लेख गरिएको छ भने अन्य केही महत्वपूर्ण बुदा गरी घोषणा पत्रमा पन्ध्रवटा बुदा समेटिएको छ बदलिदो राज्य संरचनामा स्थानीय शिक्षा कस्तो हुने भन्ने विषयमा सुझाव संकलन गर्नको लागि जिल्ला शिक्षा कार्यालय डडेलधुरा लु निवाह बाल सरोकार समूह वेस्टलेस डेभलपमेन्टको मुख्य आयोजनामा जिल्ला शिक्षा सम्मेलन सम्पन्न भएको हो आगामी शैक्षिक सत्रमा सुदूरपश्चिममा पाठ्य पुस्तकको अभाव नहुने भएको छ जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढ़ीले अर्को वर्षको लागि पाठ्य पुस्तकको ढुवानी शुरू भइसकेको जनाएको छ जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढ़ीमा माघको चालिस प्रतिशत पाठ्य पुस्तक आइसकेको छ साउन महिनाबाट ढुवानी शुरू गर्न थालेको जनक शिक्षा सामग्री केन्द्र धनगढ़ीले मंगिर महिनाको तेइस गतेसम्म सात लाख पाठ्य पुस्तक भित्राइसकेको जनाएको छ गत वर्ष भारतको अघोषित नाकाबन्दीका कारण मंगिर महिनाबाट पाठ्यपुस्तक पुस्तक ढुवानी शुरू भएको थियो तर यो वर्ष भने जनशिक्षा सामग्री केन्द्रले साउन महिनाबाट पाठ्यपुस्तक पुस्तक पठाउन शुरू गरेको जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढ़ीका प्रमुख योगेन्द्र भट्टले जानकारी दिनुभएको छ उहाँले साउन महिनादेखि मंगसिर महिनाको अन्तिम सातासम्म सात लाख नयाँ पाठ्य पुस्तक आइसकेको जानकारी दिनुभएको छ सुदूरपश्चिम आगामी शैक्षिक सत्र दुई हजार चौहत्तरको लागि बाइस लाख पाठ्य पुस्तकको आवश्यकता रहेको क्षेत्रीय प्रमुख भट्टले जानकारी दिनुभएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढ़ी भ्रष्टाचार हुने जिल्लामा कैलाली परेको छ भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा हिजो कञ्चनपुरमा आयोजित एक अन्तर्क्रिय कार्यक्रममा कार्यालयमा परेका उजुरीका आधारमा कैलाली सबैभन्दा बढ़ी भ्रष्टाचार हुने देखिएको हो सरकारी वकिल निराजन शर्माका अनुसार हालसम्म कैलालीमा नौ भ्रष्टाचारका घटना बाहिर आएको तथ्याङ्कमा उल्लेख गरिएको छ त्यसै गरी कञ्चनपुरमा सात सय एकात्तर बैतडीमा तीन सय एकासी डोटीमा दुई सय त्रिचालिस डडेलधुरामा दुई सय एकचालिस दार्चुलामा एक सय चौरानब्बे बझाङमा एक सय अडसठी अछाममा एक सय पैंचालिस र बाजरामा छ्यासी उजुरीहरू परेको जनाइएको छ प्राप्त उजुरी मध्ये करिब बाहन्न प्रतिशत उजुरी बेनामी रहेको त्रिचालिस प्रतिशत नामसहित भएको र तीन प्रतिशत संघ संस्थाले दर्ता गराएको उजुरी रहेका छन् भने दुई प्रतिशत कार्यालयले संचार माध्यमबाट प्रकाशित र प्रसारित तथ्यपरक सामग्रीलाई आधार बनाई दर्ता गरेको अख्तियार रूप अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाली जनताको चाहना र राष्ट्रहित विपरीत अमुक शक्तिको षड्यन्त्र पूरा गर्ने गरी काम गरिरहेको बताउनु भएको छ नेकपा एमाले बझाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बझाङ पुगेका रावलले पत्रकारहरूसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन् प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले यो सरकारले विदेशीको चाहना पूरा गर्ने गरी काम गरिरहेको आरोप लगाएका छन् संविधान संशोधन प्रस्तावको प्रसंग कोट्याउँदै रावलले भने जनता विरोधमा छन् प्रचण्डकै सरकारका मन्त्री त्यसको विरूद्धमा छन् मधेसी दलहरू पनि त्यसको विरूद्धमा छन् तर कुनै देशको दूतावासले यसको स्वागत गर्छ र प्रधानमन्त्रीले प्रस्ताव जसरी पनि पास गराउँछौ भनेर अड्डी कस्छन् भने हामीले के बुझ्ने उनको प्रश्न थियो यो सरकार कसको स्वार्थप्रतिका लागि काम गरिरहेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्थ र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ विक्रमसम्म दुई हजार त्रिहत्तरको अछाम क्षेत्र नम्बर दुईको सांसद विकास कोषको रकम मनोमानी ढंगमा बाँडफाँड भएको भन्दै अछामको नाडा गाविसमा एकजनाले अनसन शुरू गरेका छन् अछाम क्षेत्र नम्बर दुई अन्तर्गत सांसद भरत साउद मार्फत तीन करोड़ रकमी निर्णय विपरीत बाँडफाँड भएको भन्दै नाडा गाविस वार्ड नम्बर छ गाउँखेत निवासी तेजबहादुर साईले अनशन शुरू गरेका हुन् सांसद विकास कोषको रकम बाँडफाँड गर्दा आफ्नो क्षेत्रलाई उपेक्षा गरिएको भन्दै उनले अनसन शुरू गरेको बताइएको छ केही दिन अघि मात्र अछाम क्षेत्र नम्बर दुईका सांसद भरत साउद तीन करोड़ रकम विभिन्न योजनामा रकम विनियोजन गरेर काठमाण्डु गइसक्नु भएको छ अछाम जिल्ला कारागारका कैदीबन्दीहरूलाई हिजो नयाँ भवनमा सारिएको छ जीर्ण कारागार भवनमा रहेका कैदीहरूलाई सुविधा सम्पन्न नयाँ भवनमा सारिएको हो अछाम जिल्ला कारागारमा चारजना महिला र तीसजना पुरूष गरी जम्मा चौतिसजना कैदीबन्दी रहेका छन् केही दिनदेखिको हुस्सो तथा कुहिरोसँगै चलेको शीतलहर र कठ्याङ्ग्रिने जाडले कैलाली लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ दिनौ घाम नदेखिने गरी लाग्ने हुस्सो र शीतलहरका कारण बढ़ेको जाडोले वृद्ध वृद्ध विद्यालयका छात्र छात्रा र मुक्त कमैया प्रभावित भएका छन् जाडो बढेकाले न्यानोका लागि आगो ताप्न दाउरा अभावको समस्या सर्वसाधारणले झेलिरहेका छन् शीतलहर अझै केही दिन यथावत रहेमा गोलबेडा आलु तोरी लगायतको हिउँदे बारीमा डडुवा रोगको संक्रमण देखिने कृषि प्राविधिकले बताएका छन् बैतडीको सलेना गाविस वडा नम्बर नौ लेकका अडतिस वर्षीय जनक बहादुर चन्द मृत फेला परेका छन् यो मंगिर चौध गते घरबाट शौचालय जान्छु भनी हिँडेका चन्द मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभएको छ हराएका चन्द मेलौली गाविस वार्ड नम्बर सात सिउडनी खैरा भीरमा रूखमा झुण्डिएको अवस्थामा फेला परेको उहाँले बताउनु भएको छ घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थल गएको जनाइएको छ बैतडीको मेलोडी गाविस वार्ड नम्बर आठमा फेला परेको सबको शनाखत भएको छ जंगली जनावरले एक भाग खाएको अवस्थामा फेला परेको सब डडेलधुरा जिल्ला देवल दिव्यपुर गाविस वार्ड नम्बर दुईका कृष्णदेव जोशीका एक्काइस वर्षीय छोरा गणेश दत्त जोशी रहेको प्रहरी निरीक्षकले जनाएका छन् मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइएको छ पूर्वाञ्चलमा हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि अहिले क्षेत्रीय प्रतियोगिताहरू धमाधम भइरहेका छन् यता सुदूरपश्चिममा पनि विभिन्न क्षेत्रीय खेलहरू भइरहेका छन् जस अन्तर्गत सुदूरपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्डो प्रतियोगिता मंगिर छब्बीस गतिदेखि अठाइस गतिसम्म डडेलधुरामा हुने भएको छ प्रतियोगिता तीन दिनसम्म जिल्ला खेलकुद विकास समिति डडेलधुराको कबड हलमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति डडेलधुराका प्रमुख डम्बर बहादुर भण्डारले जानकारी दिएका छनृ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना तथा दुर्घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो कञ्चनपुरको किशनपुर नगरपालिकाको मछेरी पुल नजिकै भारतीय नम्बरको बोलेरो जीप दुर्घटनामा परेको छ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग चालिस ह दुई एक तीन शून्य नम्बरको भारतीय बोलेरो जीप चल्दै गर्दा आफै अनियन्त्रित भई सड़कबाट करिब दस मिटर तल नालीमा खसेको थियो जीपमा सवार जीपका चालक कुमार अधिकारी सहित नौजना गम्भीर घाइते भएका छन् घाइतेहरूको अत्तरी स्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि अन्यतै रेफर गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय जनाएको छ यस्तै हिजो बिहान बजाङको जयप्रति नगरपालिका स्थित चैनपुर भोपोर सड़क खण्डमा ट्राक्टरको ठक्करबाट एक बालकको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 जिल्ला सदरमुकाममा आयोजित दुई दिने जिल्ला शिक्षा सम्मेलन सम्पन्न संघीय शिक्षा संरचनामा शिक्षाको विकासका लागि पन्ध्र बुधे डडेलधुरा घोषणा पत्र जारी आगामी शैक्षिक सत्रमा सुदूरपश्चिममा पाठ्य अभाव नहुने सात लाख पाठ्य क्षेत्रमा आइपुग्यो र कैलाली सुदूरपश्चिममै सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्ला हुसु तथा कुरोसँगै चलेको शीतलहर र कठ्याङ्ग्रिने जाडोले पश्चिम तराईको जनजीवन प्रभावित समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू युनिटी डट कम डट इनबाट पढ्न सक्नुहुनेछ चाहे केवल हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिपिसी नेपाल एसियाको बिहानी पक्का सुन्न सक्नुहुनेछ मलाई पनि बिता दिनुहोस् नमस्कार महिलामाथि हिंसा गर्नु जघन्य अपराध हो त्यसैले महिलालाई हिंसा होइन सम्मान गर्न सिकौ महिला मुक्ति समाज र रेडियो युनिटीको सहकार्य